स्पाइनल सर्जन विशेषज्ञ डाक्टरद्वारा ढाड दुख्ने हात खुट्टा झमझमाउने ढाडको नसा च्यापिएको खप्टिएको सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने बात युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं उपचार भइरहेको सहरर्ष जानकारी गराउँदछौ सम्पर्क रत्नगर अस्पताल प्राली रत्नगर दुई मेन रोड टाढी चोक चितवन फोन शून्य छपन्न पाँच साठी तिन सय एकचालिस सञ्चारका लागि सुन्नु हजुर यस अर्पण बुलेटिनको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्क रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star bank dot com office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाले एक सय चौबिस अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै प्रस्तुत गर्नेछौँ एक रिपोर्ट दस वर्षसम्म दस वर्षसम्म आफ्नो पार्टीलाई शासन गर्ने अभिमत दिन माओवादी उपाध्यक्ष भट्टराईको आग्रह मुलुकमा कुशासनको स्रोत माओवादी भएको एमाले अध्यक्ष खनालको आरोप वैशाख तिससम्म माग सम्बोधन नगरे निर्वाचन भाड्ने भगत सिंह समूहको चेतावनी सरकार र संघीय समाजवादी पार्टीबीच वार्ता हुँदै भारतको जम्मू कश्मीरमा पाँच दशमलव सात रेक्टर स्केलको भूकम्प क्षतिको विवरण आउन बाँकी बङ्गलादेशमा पहिलो पटक संसदको अध्यक्षमा एक महिला चयन र आइपिएल क्रिकेटमा सनराइजर्स विरुद्ध मुम्बई ब्याटिङ गर्दै आइसिसी लिग डिभिजन थ्रीमा नेपालले आयोजक बर्मुडाको सामना गर्ने नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ म ध्रुवराज खनाल अब समाचार विस्तारमा आज एक सय चौबिसौँ अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ हरेक मे एक तारिकका दिन मनाइने यो दिवस मजदुरका लागि हर्षोल्लास मनाउने दिन हो पेसागत सवालमा एकजुट देखिए पनि विभिन्न पार्टी निकट मजदुर सङ्गठनले आज मे दिवस छुट्टा छुट्टै स्थानमा मनाएका छन् सन् अठार सय छयासीमा अमेरिकाको सिकागो सहरमा मजदुरहरूले देखाएको वीरतापूर्ण प्रदर्शनको सम्झनामा यो दिवस मनाइने गरिन्छ आठ घण्टा काम आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखेर सडकमा उत्रेका उनीहरूले देखाएको अदम्य साहस र बलिदानीको सम्झना नै मे दिवसको मुख्य आकर्षण हो आफ्ना मागको आवाज बुलन्द भएको र यसरी आवाज उठाउनेहरूको साहसप्रति सम्मान गर्दै मजदुर हक हितका लागि थप उपलब्धि प्राप्त गर्न गोलबन्द हुने सन्देश मे दिवसले दिने गरेको छ नेपालमा निजी तथा सरकारी सङ्घ संस्थामा करिब एक करोड सत्र लाख उनानब्बे हजार मजदुर कार्यरत रहेको तथ्याङ्क रहेको छ मजदुरहरूले जति नै काम गरे पनि पारिश्रमिक भने न्यून पाइरहेको गुनासो समेत गरिरहेका छन् प्रस्तुत छ एक रिपोर्ट आज मजदुर दिवस मनाइरहँदा श्रमिक मजदुरहरूको पीडा भने आफ्नै ठाउँमा छ आफ्नो पारिश्रमिक अनुसारको तलब सेवा सुविधा नपाइरहेको उनीहरूको गुनासो छ दिने ठाउँमा दिन्छ कोही ठाउँमा त ठेकदारहरू दिन्छ खाएर दिन्छ के गर्ने काम अनुसार सन्तुष्टि छैन हामी तलब त्यति राम्रो छैन काम त गाह्रो छ मेहनत गर्नुपर्छ खेतबारी छैन यही अब ढलान गरेर अनि खाने हो पैसा पुगे छैन आठ घन्टा काम आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जन गर्न पाउनुपर्ने ऐनमा व्यवस्था छ तर निश्चित तोकिएको आठ घन्टाभन्दा बढी काम गर्नुपर्ने अवस्था पनि छ निर्माणका क्षेत्रमा मजदुरकै महत्त्वपूर्ण भूमिका रहन्छ तर तर ती मजदुरहरू मालिकबाटै ठगिन्छन् मजदुरले नै मालिकलाई धनी बनाइदिन्छन् कम्तीमा पनि पन्ध्र हजार तलब मजदुरहरूको हुनुपर्ने आवाज उठिरहेका छन् अहिले रहेको बैसठी सयको तलबबाट एमाले निकट जिफन्ड जिल्ला अध्यक्ष गोविन्द अर्याल पनि सन्तुष्ट हुनुहुन्न फ्याक्ट्रीभित्र काम गर्ने श्रमिकले चाहिँ बैसठी सय रुपियाँ खाएको भरमा उसलाई धनी बनाइदिएको होइन यो उद्योग व्यवसायी पनि श्रमिक प्रति इमान्दार छैनन् उनैका छोरालाई प्लेन चढ्नेदेखि कार चढ्नेदेखि अमेरिकामा पढाउने व्यवस्था ती मजदुरले गरिदिएका छन् तर त्यो मजदुर चाहिँ बैसठी सय नेपालमा निजी र सरकारी सङ्घ संस्थामा करिब एक करोड सत्र लाख उनानब्बे हजार मजदुर कार्यरत छन् उनीहरूमध्ये ज्याला मजदुरी गर्नेको सङ्ख्या साठी लाख छ मजदुरहरू एकजुट हुन नसक्दा उनीहरू ठगिनु पर्ने अवस्था छ सबै मजदुर एक भए पाउनु पर्ने तलब सेवा सुविधा पाउनेछन् तर विभिन्न पार्टी निकट रहेर काम गर्नुपर्दा ठगिनु पर्ने उनीहरूको बाध्यता हो मजदुरहरूलाई एकीकृत गर्न जिफन्डले के गर्दैछ त फेरि पनि फन्ड जिल्ला अध्यक्ष अर्याल सबै खाले मजदुर चाहिँ सङ्गठित गर्नुपर्छ र उनीहरूलाई अधिकारको अधिकार प्राप्तिको आन्दोलनमा लगाउनुपर्छ भन्ने हिसाबले चाहिँ हामी लागिरहेका छौँ तर हामी जति पुग्न पर्ने हो त्यति पुग्न सकिरहेका छैनौँ कङ्ग्रेस निकट ट्रेड युनियन स्वतन्त्र कङ्ग्रेस जिल्ला अध्यक्ष लक्ष्मण भट्टराई भने बुझाइको कमीले गर्दा मजदुरहरू एकजुट हुन नसकेको बताउनुहुन्छ बुझाइमा कमी नै होला सायद त्यो त अब हामीले बुझ्न आफै नबुझ्नु भयो तर कतिको कस्तो भन्दाखेरि चाहिँ अब यो व्यवसायीहरू उद्योगपतिहरूले पनि त्यो दिन चाहँदैन त्यसले गर्दा चाहिँ अब एउटा जान्छ पनि त्यो एउटा चाहिँ सिर्जनाहरू भइरहेको होइन त्यो कुराले गर्दाखेरि त्यो नभएको यता क्रान्तिको कुरा गर्दै गरिब मजदुरहरूको पक्षमा छौँ भन्ने नेकपा माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ भने मजदुरका छोराछोरीले निशुल्क शिक्षा पाउनु पर्ने र मजदुरलाई राज्यले सम्मान गर्नुपर्ने बताउँदै आएको छ मजदुरका अधिकार सङ्घर्षबाट स्थापित गराएरै छाड्ने क्रान्तिकारी ट्रेड युनियन महासङ्घ जिल्ला सदस्य हुकुम बताउनुहुन्छ मजदुरका बाल बच्चाहरूले निशुल्क शिक्षा यहाँको व्यवस्था हुनुपर्छ र मजदुरहरूलाई यहाँको राज्यले सम्मान गर्नुपर्छ मालिकहरू पुँजीपति वर्गले यहाँको सम्मान गर्नुपर्छ यो सङ्घर्षका कार्यक्रमद्वारा मजदुरका अधिकारहरू हामी पुरा गराएरै छाप्ने अहिले सबैजसो ट्रेड युनियनले विभिन्न आन्दोलन गरी सामाजिक सुरक्षा कोष लागू गर्नुपर्ने मागलाई पनि उठाएका छन् श्रमजीवी हक हित संरक्षण भए पनि वा श्रमजीवी वर्गको समाजवादी राज्य सत्ताले सर्वहारा वर्गको हितमा काम गरे पनि विश्व बहुसंख्यक देशमा निर्माण श्रमजीवीहरूको स्थिति नाजुक छ रोजगारीको ग्यारेन्टी छैन त्यसैले निर्माणको सबै क्षेत्रमा प्रयोग हुने मजदुरको सम्मान हुनुपर्छ सेवा सुविधा उपलब्ध गराउनुपर्छ काम अनुसारको पारिश्रमिकको व्यवस्था गर्नुपर्छ रिपोर्टपछि बाँकी समाचार मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले चुनावको विरुद्धमा रागेका दलहरूलाई चुनावी प्रक्रियामा सहभागी हुन आह्वान गर्नुभएको छ मजदुर दिवसको अवसरमा रेग्मीले सन्देश सार्वजनिक गरेर चुनावी प्रक्रियाप्रति फरक धारणा राख्ने राजनैतिक दल तथा समूहलाई चुनावी प्रक्रियामा सहभागी हुन आह्वान भएको हो राजनैतिक स्थायित्वका लागि संविधान सभाको गठन मार्फत संविधान निर्माण हुनुपर्ने र त्यसका लागि समावेशी निष्पक्ष जनसहभागितामूलक र स्वच्छ संविधान सभा चुनावको गर्नका लागि सरकार तत्पर रहेको रेग्मीको भनाइ छ नेकपा माओवादी लगायतका विभिन्न दलले चुनावी प्रक्रिया बहिष्कार गरेपछि यसअघि यसपछि सरकारले वार्ताको पहल गरिरहेको छ अध्यक्ष रेग्मीले आगामी संविधान सभाको चुनाव सफल पार्न मजदुरहरूलाई आग्रह पनि गर्नुभएको छ पूर्व प्रधानमन्त्री एवं एमाओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले दस वर्षसम्म आफ्नो पार्टीलाई शासन गर्ने अभिमत दिन आग्रह गर्नुभएको छ मजदुर दिवसका अवसरमा आज सुनसरीको इटरीमा भएको जनसभामा भट्टराईले ए माओवादीले दस वर्षसम्म शासन चलाउने अभिमत पाए प्रति व्यक्ति आय तीन हजार डलर पुर्याउने आश्वासन दिनुभयो उहाँले ए माओवादीसँग मात्र मुलुक चलाउने र नेतृत्व र नीति रहेको उल्लेख गर्नुभयो भट्टराईले राष्ट्रपति र सभामुख गुमाउँदा संविधान सभा जोगाउन नसकेको गरेको बताउनुभयो भट्टराईले पुरातन शक्ति एकातिर र परिवर्तनकारी बाँकी अर्कोतिर हुँदा संविधानसभा विघटन भएको बताउनुभयो ए माओवादीका नेता रामचन्द्र झाले आफूले एमाले परित्याग गरेका दिन झलनाथ खनाले किन ढाड भाँचेको भनेर चारपटक फोन गरेको बताउनु भएको छ जब मैले एमाले परित्याग गरेको दिन झलनाथजीले चारपटक फोन गर्नुभयो इटरीमा आज आयोजित कार्यक्रममा नेता झाले भन्नुभयो अहिले चुनावको मुखमा किन यसो गर्नुभयो हाम्रो त ढाडै भाँचियो कि कि पहिले गरेको भए हुन्थ्यो कि चुनावपछि गर्नुपर्थ्यो भन्नुभयो खनालको प्रश्नको जवाफमा आफूले सही समयमा आफूले सही निर्णय गरेको बताउनुभयो उहाँले आफूहरूले उठाएको एजेन्डाहरू सम्बोधन गर्न खनालले खोजे पनि झापा क्याम्पले विरोध गरेपछि झलनाथको परालको खुट्टा बताउनु भयो अधिकांश समय एमालेलाई गाली गर्न खर्चेका झाले कङ्ग्रेस र मधेसवादी दललाई समेत छाड्नु भएन ए माओवादी नेता झाले कङ्ग्रेसले मधेसलाई आफ्नो चरण क्षेत्र बनाउन खोजेको आरोप लगाउनुभयो पछिल्लो समय एमाले अध्यक्ष जननाथ खनालले मोहन वैद्य किरणलाई उकासेको भन्दै सचेत रहन आग्रह गर्नुभयो नेकपा एमालेका अध्यक्ष जननाथ खनाले माओवादीका कारण पहिलो संविधान सभाबाट संविधान बन्न नसकेको दोहोऱ्याउँदै मुलुकमा कुशासनको स्रोत माओवादी भएको आरोप लगाउनु भएको छ एक सय चौबिसौँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा झापाको वृतामोडमा भएको कार्यक्रममा खनालले एकीकृत नेकपा माओवादीकै शासनकालमा नागरिकले कुशासन बाहेक केही नपाएको टिप्पणी गर्नुभयो हामीले अरू दलको शासन पनि हेऱ्यौँ खनालले भन्नुभयो तर एकीकृत नेकपा माओवादीको शासनमा नागरिकले आहत बाहेक केही पाएनन् उन्नाइस वर्षअघि एमालेको अल्पमत सरकारले सामाजिक सुरक्षा भत्ताको वितरण गरेर नागरिकलाई राहत दिएको उनले गर्दै उहाँले अब चुनावमा नागरिकले एमालेको कामलाई भुल्न नहुने बताउनुभयो यसबीच एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सबै दलहरूलाई चुनावमा सहभागी गराउने वातावरण सरकारले बनाउनु पर्ने बताउनु भएको छ विराटनगर विमानस्थलमा आज संसारकर्मीसँग कुराकानी गर्दै नेता नेपालले लोकतन्त्रको संस्थागत विकासका लागि संविधान सभाको चुनावमा सबै दललाई सहभागी गराउन सरकार गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो निर्वाचन आयोगले दल दर्ताको काम सुरु गरिसकेको र नागरिकता वितरण टोली खत खटिने र फोटो सहितको मतदाता नामावली सङ्कलन भइरहेकाले सरकारले चाँडै चुनावको मिति घोषणा गर्ने विश्वास व्यक्त गर्नुभयो त्यस्तै एमालेका महासचिव ईश्वर पोखरेलले एकीकृत नेकपा माओवादी चुनावमा जान नचाहेको आरोप लगाउनु भएको छ एक सय चौबिसौँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आयोजित समारोहलाई सरलाईको लालबन्दीमा सम्बोधन गर्दै उहाँले एकीकृत माओवादी मुखले चुनावको कुरा गरे पनि व्यवहारमा चुनाव विरोधी प्रविधि देखाएको दावी गर्नुभयो विगतमा जनतालाई दिएको झुटो आश्वासन संहिताप्रतिको गलत नीति तथा पार्टी चिरा परेका कारण चुनावमा हार्ने डरले ए माओवादी जनतामा जान डराएको महासचिव पोखरेलको भनाइ छ नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले चुनावदेखि डराइरहेका केही राजनैतिक शक्तिले प्रधान न्यायाधीश नेतृत्वको सरकारको विरोध गरेको आरोप लगाउनु भएको छ मोहन वैद्य नेतृत्वको नेकपा माओवादी लगायतका राजनैतिक शक्तिहरूले नै सुरुमा स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार माग गरेका थिए प्रेस युनियनले सुर्खेतमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले भन्नुभयो अहिले स्वतन्त्र न्यायपालिकाको प्रमुखलाई चुनावी सरकारको नेतृत्व संविधा विरोध गर्नु जनमतदेखि डराउनु हो उहाँले स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा चुनाव गर्नका लागि प्रधान न्यायाधीशलाई सरकारको जिम्मेवारी सुम्पिएको बताउनु भयो मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यथास्थितिमा निर्वाचन हुन नसक्ने बताउनु भएको छ यद्यपि निर्वाचन आयोगमा दल दर्ता भने गर्ने उहाँले स्पष्ट पार्नुभयो रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा फोरम अध्यक्ष यादवले भन्नुभयो चार दलका महापण्डितले मङ्सिरमा निर्वाचन गर्छौँ भनेर जनतालाई ढाँड्दै ढाँड्दैछन् यथास्थितिमा चुनाव हुँदैन चुनाव भए पनि त्यसले संविधान बनाउन सक्दैन राजनैतिक द्वन्द्वलाई यथावत राखेर गरिने निर्वाचनले निकास दिन सक्दैन आफू दलहरू चुनावको विरोधी नभएको भन्दै उहाँले सङ्कट समाधान गर्ने र द्वन्द्व समाधान गर्ने गरी निर्वाचन गर्नुपर्ने सुझाव दिनुभयो भारतको तर्फबाट आएको भनिएको भाषाको आधारमा नेपालमा संहिता हुन नसक्ने भन्दै फोरम अध्यक्ष यादवले भाषा जाति लगायतका कुनै एक आधारमा हुने संहिता टिकाउ टिकाउन नहुने स्पष्ट पार्नुभयो कार्यक्रममा नेकपा माओवादीका सचिव देव गुरुङले राष्ट्रपतिले जारी गरेको पच्चिस बुधे आदेशका आधारमा सुरु भएको दल दर्ता प्रक्रियामा भाग नलिने बताउनुभयो यथास्थितिमा पेलेर निर्वाचन गर्न खोजे आफ्नो पार्टीको स्पष्ट नीति भएको र त्यसमा अघि बढ्ने भन्दै जनविद्रोह गर्ने संकेत गर्नुभयो एकीकृत नेकपा माओवादीका नेता लोकेन्द्र विष्ट मगरले भाषा संहिताको प्रमुख आधार हुन नसक्ने बताउनु भएको छ भाषा संहिताको एउटा विकल्प भए पनि त्यसको अन्तिम सिनोपानो नेपाली नागरिकले नै ने गर्नुपर्ने उहाँको भनाइ छ क्रान्तिकारी पत्रकार दाङले आज घोराईमा गरेको पत्रकार सम्मेलनमा नेता विष्टले संहिताको बारेमा नेताहरूको बुझाइ नै अस्पष्ट भएको दावी गर्नुभयो बाहिरबाट रिमोट दबाएका आधारमा नेपालमा संहिता नबन्ने विष्टले बताउनुभयो एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संहिताको आधार भाषालाई मान्न भारतले सुझाव दिएको बताएको भोलिपल्ट त्यही दलकारका नेताको यस्तो भनाई सार्वजनिक भएको हो जनतान्त्रिक तराई मुक्ति पार्टी भगत सिंहले सरकारसँग भएको सहमति वैशाखभित्र सम्बोधन नभई निर्वाचन भाड्ने चेतावनी दिएको छ सहमति कार्यान्वयन गर्न सरकारले आनाकानी गरेको आरोप लगाउँदै त्यो अक्षरक्ष पालना नभए सरकार विरुद्ध आन्दोलनमा उत्रने निर्वाचनलाई भाड्ने चेतावनी दिएको हो रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै वार्ता संयोजक मनोज कुमार मण्डलले भन्नुभयो मा माग पूरा गरिदिने शर्तमा हतियार बुझाएर पार्टी वार्तामा आयौँ दुई चरणमा वार्ता पनि भयो तर हामीहरूलाई भएका सहमति र सम्झौता हालसम्म सम्बोधन नगरी झुकाइएको छ संयोजक मण्डलले वार्ता टोलीमध्ये दुईजना आफूहरू मात्रै सार्वजनिक रहेको बाँकीहरू तिनजना अर्धभूमिगत भइसकेको भन्दै आफ्ना दुई सय त्रिहत्तरजना थुनामा रहेका कार्यकर्ताको रिहाइ र अन्य सहमतिहरू कार्यान्वयन नगरुन्जेल चुप लागेर नबस्ने स्पष्ट पार्नुभयो सरकार विरुद्ध आन्दोलनमा रहेका दलहरूसँग सरकारले वार्ता प्रक्रिया जारी राखेको छ यसै अन्तर्गत सरकारले आज अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीसँग वार्ता गर्दैछ शान्ति कोषको सचिवालय काठमाडौँको बबर महलमा अहिले केही बेरमा वार्ता हुने सङ्घीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो सिटी का निर्देशक कुलबहादुर बस्नेतले सरकारले आधार मिचेर सदस्य सचिवमा डाक्टर रामहरि लामिछानेलाई नियुक्त गरेको भन्दै योग्यता पुष्टि गर्न चुनौती दिनुभएको छ सरकारले नियुक्तिको लागि कार्यदक्षता ज्येष्ठता र अध्ययनलाई मापदण्ड बनाए पनि त्यसविरुद्ध गई उन्नाइसौँ नम्बरमा रहेका लामिछानेलाई सबै मापदण्ड मिचेर सदस्य सचिव नियुक्त गरेको बताउनुभयो आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बस्नेतले लामिछाने छयालिस सालमा लेखा अधिकृतको रूपमा आएको र आफू एकचालिसदेखि नै अधिकृत पदमा कार्यरत रहेको आफू दुई हजार अन्ठाउन्न सालदेखि निर्देशक पदमा कार्यरत रहेको र सिलवाल दुई वर्ष अघि मात्र निर्देशक भएको त्यस्तै आफूले प्राविधिक शिक्षामै कोरियाबाट बारिधि र अमेरिका अमेरिकामा दुई विश्वविद्यालयमा अध्ययन गरेको तथ्य प्रस्तुत गर्दै सूचीमा एक नम्बरमा रहेको आफूलाई बाइपास गरेर उन्नाइस नम्बरमा रहेका लामिछानेलाई सदस्य सचिव नियुक्त गरियो भनी उहाँले प्रश्न गर्नुभयो बस्नेतले सदस्य सचिव नियुक्तिलाई गठन गरेको समितिको वैधानिकतामाथि नै प्रश्न उठाउँदै राज्यले आफ्नो बौद्धिकता क्षमता र लगनशीलताको अवमूल्यन गरेको गुनासो गर्नुभयो दस हजार रुपियाँ राशिको उमा सिंह राष्ट्रिय पत्रकारिता पुरस्कार यो वर्ष चितवनकी पत्रकार शान्ता अधिकारलाई प्रदान गर्ने भएको छ गोर्खापत्र दैनिकका चितवन सम्वाद तथा पत्रकार अधिकारीले मफसलमा रहेर महिला हकित र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि निर्वाह गरेको भूमिकालाई दृष्टिगत गरेर उहाँलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको नेपाल पत्रकार महासङ्घले जनाएको छ दुई हजार पैँसठी गते जनकपुरमा हत्या गरेकी पत्रकार उमा सिंहको स्मृति स्थापना गरेको यो पुरस्कार गत वर्षदेखि विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर मे तिन तारिकमा प्रदान गरिँदै आएको छ भुटबल्लो भैरवा सडक खण्ड अन्तर्गत रूपन्देहीको मदबलियामा माइक्रोबसको ठक्करबाट एक युवकको मृत्यु भएको छ भुटबलबाट भैरवातर्फ जाँदै गरेको लो एक पाँच नौ आठ एक नम्बरको माइक्रोबसको ठक्करबाट रूपन्देही गङ्गोलिया एकका पन्ध्र वर्षीय भीमबहादुर थापाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले नवलप्रासीका पाँचवटा निजी विद्यालयमा तालाबन्दी गरेको छ जिल्ला शिक्षा कार्यालयबाट अनुमति नलिई सञ्चालन भएका र तह थपेका पाँचवटा विद्यालयमा अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो अब केही छोटा खबरहरू सुनचाँदीको भाउ आज कुनै फेरबदल भएको छैन नेपाल सुनचाँदी व्यवसाय महासङ्घले आज सुनचाँदीको भाउ हिजोकै कायम रहेको जनाएको छ चितुवाको आक्रमणबाट काभ्रेको मैथिनकोट गाविसवटा नम्बर नौ भेडाबारीमा दुई वर्षीय बालक मोहन भुर्तेलको मृत्यु भएको छ र प्रहरी सेवालाई चुस्त दुरुस्त बनाउन अञ्चल प्रहरी कार्यालय धनान सुनसेरले भुँडी घटाउने अभियान सञ्चालन गरेको छ अब पालो अर्पण आवाजको अर्पण आवाजमा हिजो हामीले सोधेका थियौँ निर्वाचन आयोगमा दल दर्ता गर्ने क्रममा माओवादी र एमाले बीच देखेको विवादप्रति तपाईँको प्रतिक्रिया के छ ए बालहट बे सामान्य कुरा र सी अनावश्यकको बखेडा तपाईँले पठन भएको मतको अन्तिम परिणाम यस्तो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 जानकारी प्राप्त भइसकेको छैन भारतकै समाचारमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ भारत सरकारले आजबाट लागू हुने गरी गैराती पेट्रोलियम पदार्थको मूल्य घटाएको हो पेट्रोलको हालको मूल्यमा चार दशमलव पाँच चार प्रतिशत अर्थात् तिन रुपियाँ घटाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् खाना पकाउने ग्यासमा भारतीय चौवन्न रुपियाँ घटाइएको छ बङ्गलादेशमा पहिलो पहिलोपटक संसदको अध्यक्षमा एक महिलालाई चयन गरिएको छ सत्ताधारी अवामी लीगकी सदस्य सिरिन शर्मिन चौधरी अध्यक्षमा चुनिनु भएको हो यसअघि उहाँ महिला तथा बालबालिका मन्त्री रहिसक्नु भएको छ उहाँको नियुक्तिसँगै मुस्लिम बहुल राष्ट्र बङ्गलादेशमा चार वर्ष चारमध्ये तीन शीर्ष राजनैतिक क्षेत्रको नेतृत्व महिलाले गर्ने भएका छन् खेल समाचार आइसिसी लिग डिभिजन थ्रीमा नेपाल आज बर्मुडासँग खेल्दैछ खेल नेपाली समयअनुसार बेलुका सभा सात बजेपछि बर्मुडाको सेन्ट डेभिस क्रिकेट क्लबको मैदानमा हुनेछ लगातार दुई खेल हारेसँगै नेपालको डिभिजन दुईमा पुग्ने यात्रा कठिन बनेको छ शीर्ष दुईमा पुग्ने सम्भावना जीवितै राख्नका लागि नेपाललाई आज र यसपछिका सबै खेल जित्नुपर्ने दबाव छ तर त्यसपछि पनि युगाण्डा इटली र अमेरिकाको खेलमा भर पर्नुपर्ने हुन्छ उता Indian Premier League IPL cricket अन्तर्गत आजको पहिलो खेलमा सनराइजर्स हैदराबाद विरुद्ध मुम्बई इन्डियन्सले ब्याटिङ गरिरहेको छ टस जितेर ब्याटिङ रोजेको मुम्बईले यो समाचार तयार पार्दासम्म चौध दशमलव एक ओभर खेल्दै चार विकेट गुमाएर चौरासी रन जोडेको छ मुम्बईका लागि राहुल अम्बाती दुई र किरण पोलाड दुई रन बनाएर किरिजमा रहेका छन् यसअघिका ब्याट्सम्यानले त्यति राम्रो प्रदर्शन गर्न सकेनन् सचिन तेन्दुलकर चौध रनमा पेबिलियन फर्के ड्वेन स्मिथ अडतिस रन बनायो भने दिनेश कार्तिक शून्य रनमै अभिजित हुँदा रोहित शर्माले बाइस रन जोडेका छन् यसैबीच प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा दिल्ली डेयर डेब्लिस र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक एक सय चौबिस अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनायो प्रस्तुत गर्यौं एक रिपोर्ट दस वर्षसम्म आफ्नो पार्टीलाई शासन गर्ने अभिमत दिन माओवादी उपाध्यक्ष भट्टराईको आग्रह मुलुकमा कुशासनको स्रोत माओवादी भएको एमाले अध्यक्ष खनालको आरोप वैशाख तिससम्म माघ सम्बोधन नगरी निर्वाचन भाँड्ने भगत सिंहसम्मको चेतावनी सरकार र सङ्घीय समाजवादी पार्टीबीच वार्ता हुँदै भारतको जम्मू कश्मीरमा पाँच दशमलव सात रेक्टर स्केलको भूकम्प क्षतिको विवरण आउन बाँकी बङ्गलादेशमा पहिलोपटक संसदको अध्यक्षमा महिला चयन र आइपिएल क्रिकेटमा सनराइजर्स विरुद्ध मुम्बई ब्याटिङ गर्दै आइसिसी लिग डिभिजन थ्रीमा नेपालले आयोजक बर्मुडाको सामना गर्दै अवस्था अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो ध्रुवराज बिदा भई नमस्कार अर्पण बुलेटिनको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जनासम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्क रत्नगर एक निबनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star bank dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयंभू पाठशाले मनोरञ्जनका लागि सुन्नु हजुर किन छोराको विवाह गर्नु थियो पञ्चे बाजा क्याटरिङ र टेन्ट सामग्री कहाँ खोज्ने होला हामीले पनि कार्यक्रम गर्ने भनेको स्टेजको व्यवस्था कहाँबाट गर्ने होला होइन तिमीहरू किन चिन्ता गर्छौ म्युजिकल ट्रेन एन्ड क्याटरिङ सर्भिसमा जाऊ न तिमीहरूको समस्या समाधान भइहाल्छ नि हजुर हामी कहाँ विवाह व्रतबन्ध सभा सेमिनार कार्यक्रम पार्टी आदिको लागि आकर्षक स्तरीय स्टेज पञ्चे बाजा हाफ क्याटरिङ फुल क्याटरिङ गाडी भिडियो क्यामेरा स्टेज सामग्रीको लागि छिटो सरित सुलभ मूल्यमा हामीलाई सम्झनुहोस् सम्पर्क new ten and catering service कर्मचारी पेट्रोल पम्पको आडैमा प्रोपराइटर विनोद मैनाली र सुशील तिवारी मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी चार सय तिरासी र अन्ठानब्बे पाँच पचास साठी तिन सय चौबिस ए सुन न आज आवासको बिहेमा गएको दुलालाई हेर्नु सट्टा सबैले मलाई मात्र हेरिराखेका थिए किन होला हेरिहाल्छन् नि यति राम्रो सुट लगाएर गएपछि त्यसमाथि Baglung Kali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 पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यु मनोकामना छापाना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे हाल्मोनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ लौ त साथी हो यही राजमार्गमा हामीले पुल निर्माण गर्ने भयौँ यही नक्सा अनुसार पुल निर्माण गर्नुहोला कि कसो ठेकदार साहब पुल निर्माण त गरिएला इन्जिनियर साहब तर एक्साभेटर बुलडोजर ट्र्याक्टर पनि त आवश्यक पर्छ त्यति मात्र कहाँ हो र ढुङ्गा बालुवा इटा पनि त चाहिन्छ होला लौ यसको बारेमा तपाईँ चिन्ता नगर्नुहोस् न यी सबैको व्यवस्था सुवेदी बिल्डर्सबाट मैले पहिले नै व्यवस्था गरिसकेका छु हजुर एक्साभेटर जेसिबी बुलडोजर ट्र्याक्टर र ट्रक भाडामा पाउनुका साथै ढुङ्गा इट्टा बालुवा चाहिएमा हामीलाई सम्झनुहोला सम्पर्क प्रकाश सुवेदी बिल्डर्स रनप उचित वन प्रोपराइटर सेवक सुवेदी मोबाइल अंठानब्बे पाँच पचास छप्पन्न चार सय चौसठी अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर सात सय चार अन्ठानब्बे चार त्रिपन्न सात सय अडसठी हेलो बोल्दैन तिमीसँग ओ नरिसाउ आज तिम्रो लागि युनिक सरप्राइज छ कि के युनिक सरप्राइज सुन न तिमी र म आज चन्द्र युनिक कटेजमा खाजा खान जाने हुन्छ ओ यू हो मायालुको खुसी अनि स्वादिष्ट खाजाको लागि Chandra unique cottage and restaurant is the best स्वच्छ सफा हरियाली वातावरणमा हाँसको मासु चिकन रोस्ट तास मम चाउमिन खाजा नास्ता र ब्रेकफास्टको लागि कफी चियाको व्यवस्था रहेको छ नि साथै बर्थडे पार्टीको लागि पनि व्यवस्था छ नि Chandra unique cottage and restaurant Chainpur दुई झ्यामिरे गणेश चोक मोबाइल अन्ठानब्बे चार पचास अठहत्तर छ